म यति बेला गुल्मीको छपाइले गाविसमा छु गत वर्ष एकीकृत ग्रामीण विकास समाज गुल्मीले आयोजना गरेको पञ्चेबाजा प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल छापाहिलेका पञ्चेबाजा हामी सुनाउन गइरहेका छौँ अब यहाँनिर स्थानीय दर्जी समुदायका मानिसहरू बाजागाजाका साथ तयारी हुनुहुन्छ हामी त्यसतर्फ ध्यान आकृष्ट गराउन चाहन्छौँ ल सुरु गर्नुहोस् शुभ नाम चाहिँ के पर्यो टोपबहादुर टोपबहादुर लिएको कति नम्बरवटा हो दुई नम्बरवटा हो मेरो तपाईँ गत वर्ष दोस्रो स्थान हासिल गर्नुभएको थियो होइन हजुर किन पहिला जस्तो अहिले बाजा बजाउने मान्छे कम देखिन्छ यस्तो छ बुढा बुढा बुढा भइहाले यिनलाई सिकाउँदा सिकाउँदै अब सके हराउँदैछन् बाजा अनि लौ न त पुरानो ढिलो तालमा सुरुदेखिको यो बाजा बजाउनु न तपाईँको यो पुरानो ल एउटा गीत गाइदिनुहोस् न तपाईँको शुभ नाम शुभ नाम एम बहादुरपुरिया बाँस घारी सानो तिम्रो जो दिउ मालाई सानो पास गर श्रोता सुनिहाल्नुभयो यी पञ्चे बाजा जुन बाजाहरू घन्किँदा विगतको याद आउँछ देश परदेश जहाँसुकै रहे पनि हामी गाउँमै छौँ कि भन्ने महसुस हुन्छ र एकदमै न्यानोपन महसुस हुन्छ यी र यस्ता हाम्रा मौलिक संस्कृतिहरू कर्मश लोप हुँदै गएका छन् विवाहको लगनको महिना यस माघ महिनामा थुप्रै विवाहहरू भए तर ती विवाहहरूमा यस्ता पञ्चे बाजाहरू बस्दैनन् यस्ता पञ्चे बाजा बजाउनेलाई एक प्रकारले पाखेको संज्ञा दिइन्छ र ड्रम सेटहरू घन्काइन्छ पश्चिमेली संस्कृतिले हाम्रो मौलिक संस्कृति खर्लप्पै निलेको छ र पनि चिन्ताको विषय कम हुँदै जान थालेको छ अहिले सुनिहाल्नु सुनिहाल्नुभयो छापाहिलीका बाजा जहाँ खासै तर्तिब मिलाएर पनि बजाउने सिपालु दर्शनीहरू हामीले देखेनौँ बुढापाकाहरूले मात्रै बजाउन थाले त्यस समुदायका ठिटाहरूलाई अब बाजा बोक्न लाज हुन थालिसकेको छ यसर्थ यी पञ्चे बाजाको संरक्षणका लागि अब विशेष गरेर युवा पङ्क्ति नै जुट्न हामीले जरुरी देखेका छौँ यस त्यसतर्फ सबैको ध्यान जाओस् भन्दै अर्को एउटा बाजाताल छाडेर बिदा चाहन्छु धन्यवाद